नमस्कार श्रोता साथीहरू नेपाल इजरायल डट नेटमा यहाँहरूलाई स्वागत छ स्वच्छ तथा स्फूर्त तरिकाले विभिन्न खाले मनोरञ्जन प्रदान गर्ने हैसियतले सुरु गरिएको कार्यक्रम गीतिकथा आज सातौँ भागमा प्रवेश गरिसकेको छ आज फेरि पनि म तपाईँहरूकै अनलाइनकी साथी एउटा बिल्कुलै पृथक मुटु नै बिजाउने सत्य तथा दुखान्त कथावस्तुका साथ उपस्थित भइसकेकी छु पक्कै पनि विदेशिनु कुन नेपाली आमाको सन्तानको रहर हुन्छ र त्यसमा पनि श्रीमानबाट श्रीमती श्रीमतीबाट श्रीमान आमा बाबाबाट छोराछोरी छोराछोरीबाट आमा बाबा त्यस्तै घर परिवार समाज अनि आफू जन्मी हुर्केको ठाउँ र प्यारो मातृभूमि तर पनि हामी विदेशी न विवश छौँ देशमा गुज्रिरहेको राजनीतिक अस्थिरता आर्थिक सामाजिक तथा पारिवारिक परिस्थिति अपर्याप्त रोजगार र भोलिको सुन्दर भविष्यको सुनौलो कल्पनामा चुर्लुम्ब डुब्दै हामी सम्पूर्ण नेपाली नरनारीहरू आफ्ना व्यक्तिगत खुसीलाई पर सार्दै विदेशी भूमिलाई हाम्रा अनमोल पसिनाले सिँचिरहेका छौँ विदेशीको दास बनिरहेका छौँ पीडा लुकाएर भए पनि बाहिर फुस्रो हाँसो हाँसिरहेका छौँ तिनै पीडा रोदन मिलन बिछोडका पलहरूलाई कथाको आकार दिएर गीतहरूको संयोजन गरी हाम्रा जीवनमा घटेका घटनाहरूलाई यादगार बनाउने कोसिस गर्दै जाँदा पीडै पीडामा छटपटाई हर्षोल्लास मुस्कानबाट टाढा बसेर मिलनको तिर्खालाई आँसुले प्यास मेटाइरहेकी हाम्रो प्रिय मित्र सरिता खड्काज्यूको वास्तविक कथा भेट्न पुगेँ कथाको सुरुवातमा एउटा गजल कथा अनुरूपको गजल उपलब्ध गराइदिनु हुने टङ्कमैनालीलाई धन्यवाद छाडी आए सबै खुसी फर्की फेरि पाउला भनी छाडी आए सबै खुसी फर्की फेरि पाउला भनी कुरा भए थिए एकैछिन अघि मात्र चाँडै भेट्न आउँला भनी हाँस्दै हाँस्दै बिदा माग्दा मन कति खुसी भएको थियो साँचिरहेको चोखो प्रित त्यतै आई लाउला भने एक्ला एक्लै खाना बस्दा स्वाद पनि गुम्ने गर्थ्यो मिलनका पल नजिकिँदै थिए सँगै बसी खाउँला भने जता गए जहाँ डुले पनि एकान्तको आवाज हुन्थ्यो सपना त धेरै थिए पछिसँगै साकार पारुला भने सुगन्धित फुलबारीमा मारी खेल्दै रम्दै मुटु साट्ने पिरतीका गीतहरू गाउँला भने आखिर सबै सपना रहेछन् दैवनी बैरी बनेपछि सोच्या थिएन त्यति चाँडै कालाले पासो लाउला भने चुराहरू फुटाएर सिन्दुर पुछी पोते चुडाएर फाल्दै तिम्रो लासको चितामाथि दागबत्ती भई आउँला भने तिम्रो लासको चितामाथि दागबत्ती भई आउला भने धेरै माया दिँदा रहेछन् मुटु जोडेर जानेहरू यादमा डुबी बाँच्दा रहेछन् मुटु जोडेर बस्नेहरू छन् मुटु जोडेर बस्नेहरू लाग्ने होइन माझमा दियो बाली गुल्छु निभेर जाँदा सँगै मारु साँझमा दियो बाली गुल्छु निभेर जाँदा सँगै मारु धेरै माया घरमा बाबा आमाले प्यार गरी मलाई बोलाउने नाम स्वरूप भए पनि मेरो वास्तविक नाम सरिता खड्का हो अनेकौँ तामझाम र व्यवधानहरूका बावजुद उन्तिसौँ वसन्त पार गरिसकेकी मेरो जन्म सुनसरी जिल्लाको एउटा गाउँको सामान्य परिवारमा भएको हो बुबा आमाको काक र घर परिवारको मायामा हुर्किएर पढ्दै जाँदा स्कुलको पढाइ पनि सकिएछ उच्च शिक्षाको लागि आफ्नो घर पाइक पर्ने क्याम्पस धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गर्न थालेँ समय बित्न कति बेर लाग्दो रहेछ र आज भोलि भन्दा भन्दै क्याम्पसको पढाइ सकिन लागेको थियो क्याम्पस जीवनका क्षणहरू साह्रै रमाइला थिए हाम्रो प्रमाणपत्र तहको पढाइ सकिसकेकोले हामीलाई विदाई गर्ने कार्यक्रम राखिएको रहेछ उक्त विदाई कार्यक्रममा मैले पनि साथीहरूको अनुरोधमा नृत्य प्रस्तुत गरेकी थिएँ नाच्नमा म सानैदेखि शौखिन फरिया चौबन्दी अनि बाह्र हाते पटुकीमा सजिएर आफ्नो नृत्य प्रस्तुत गरेकी थिएँ यसरी क्याम्पसको पढाइ सकिएपछि मेरा फुर्सदका दिनहरू घरमै बसेर बितिरहेका थिए त्यतिकैमा एक दिन घरमा केही अपरिचित व्यक्तिहरूको आगमन हुन्छ उनीहरूले मेरो बुबा आमासँग धेरै बेर कुराकानी गर्छन् यता मलाई शङ्काको घेराले बाँधिसकेको थियो आखिर जुन शङ्काले म त्रसित थिएँ मेरो बिहे नभन्दै उनीहरू मेरो हात माग्न नै आएका रहेछन् हेर्दै भलादमी देखिने हट्टाकट्टा ज्यान परेको अनि मिठास बोली भएको मानिस देख्दै असल स्वभाव छल्किने त्यसमा पनि सब ओभरसियरको जागिर उसको सबै कुरा मलाई मन पर्यो त्यस्तै मेरो घर परिवारले पनि उसलाई सहजै मन पराउनु भयो को भवदासारे छु फूल कैवरे परे छु भनि दिउ कि जय लक्ष भनि दिउ कि जय लक्ष तिम्रो जिन्दगी भरे छु झै लाग्छ यसरी बिहेको कुरा छिनिसकेपछि बिहेको दिन जुराउन बाँकी राखियो तत्पश्चात मेरो मनमा अनेकौँ कुराहरू खेल्न थाले दिमागभरि अनेकन कुराहरूले पालै पालो पछाड मछाड गर्न थाले विवाह भन्ने बित्तिकै एउटा छोरा मान्छे त कति तर्सिन्छ भोलि आफ्नो जीवनसाथी कस्ती हुने हो आफ्नो वैवाहिक जीवन सुखमय होला कि नहोला कस्तो शिल स्वभावकी पत्नी पर्ने हो आदि इत्यादि सोचेर भने म त झन् छोरी मान्छे आफ्नो जन्मघर छोडेर पराई घर जानुपर्ने सबै परायाहरूको मन जित्नुपर्ने त्यसमा पनि भोलि आफ्नो श्रीमानबाट पाउने माया दुःख सुखको साथ अनि उसको बानी व्यवहार सोचे अनुरूप पाइएन भने जुनीभरि पछुताउनु पर्ने यस्तै यस्तै कुराहरू मनमा खेल्न थाले केही दिन पश्चात मेरो विवाहको दिन पनि जुर्यो घरमा विवाहको तामझाम सुरु भयो छरछिमेकीहरू घरमा आउने क्रम बढ्यो दुई हजार उन्साठी साल वैशाख सत्र गतेको दिन जुन दिन जुन दिन सुमन दुलाहा बनेर जन्तीका साथमा मलाई लिन आइरहेका थिए यता मलाई बेहुलीको भेषमा सिँगार्न बसेका साथी सङ्गिनीहरूले मलाई ठट्यौली पारामा जिस्काइरहेका पनि थिए मेरो त बेहुलीको परिधानमा अनमोल गहनाहरूमा सजाउ हुँदा लाग्थ्यो कि म एउटी दुलही मात्र नभएर आकाशमा चम्किरहेको तारामध्ये कुनै एउटा तारा हुँ यसरी विवाहपछिका दिनहरू सम्झिँदा अहिले पनि कति स्वर्णिम लाग्छ ती पलहरू कति मिठास लाग्छ ती यादहरू अनि अनि थित मर्ने गरी हाँस्न मन लाग्छ दिनानुदिन हाम्रो माया दुबो मौला यसरी मौलाइरहेको थियो विवाहपछि एक अर्कामा धेरै माया प्रेम बढ्यो भने संसार नै बिर्साउँदो रहेछ मायाले यो अनुभव मैले हामी दुई बिचको सम्बन्धबाट अनुभूति गरिसकेकी थिएँ भन्छन् नि प्रेम नपाएकी नारीमा शृङ्गारको कुनै औचित्य रहँदैन त्यसै गरी सन्तान नभएकी नारी पनि अधुरो रहने कुरालाई सार्थकता दिँदै मैले पनि विवाह गरेको केही समयमा नै आमा बन्ने सुवर्ण अवसर प्राप्त गरेछु कति मिठा तरङ्गहरू पैदा भए मेरो मनमा त्यो त कुनै गर्भवती भएकी नारीलाई मात्र थाहा हुन्छ त्यस्तै त्यस्तै सुमन पनि बाबा बन्न पाएको म अति नै हर्षित थिएँ ओहो सन्तानप्रतिको खुसीमा सबै पीडाहरूलाई भुलेर हामी एकअर्कामा खुबै जिस्कने गर्थ्यौँ रमाउने गर्थ्यौँ र भविष्यको स्वर्णिम कल्पनाहरूमा डुब्ने गर्थ्यौँ यसै गरी खुसीहरूकै माझमा मेरो बाबुले पनि जन्म लियो सुमन आफ्नो कामको सिलसिलामा निकै व्यस्त रहन्थे ड्युटीमा जाँदा अँगालो भरिभरि माया छाडेर जाने गर्थे अनि उनी हिँडे लगत्तै मेरा प्यारा कहिले घर आउलान् भने मेरा नयनहरूले उनको बाटो हेरिरहन्थे सबै समयसँगै बिताएर ड्युटी आवरमा मात्र अलग रहँदा पनि मलाई एक्लो महसुस भई उनकै यादले सताइ नै रहन्थ्यो किन आउँछ तिम्रो एकान्तमा यति धेरै किन आउँछ तिम्रो याद एकान्तमा यति धेरै तिम्रो याद तिम्रै तस्बिर भरि जति खेरै तिम्रो याद तिम्रै तस्बिर भरि जति खेरै तिम्रा आँखा जति भुलु भने पनि ती तिम्रा आँखा झनै भुल्न गाह्रो हुने तिमीले गाको रुधी नै भुल्न गाह्रो हुने तिमीले गएको रोधी भाका किन आउँछ तिम्रो या एकान्तमा यति धेरै तिम्रो या हो हो आज म ती क्षणहरूको कुरा गर्दैछु जुन क्षणहरूले मेरो अतीतसँग बाँधी दिएका छन् मलाई जोडिदिएका छन् मलाई आखिर जन्मेपछि हुर्कनै समय लाग्छ नै समयको रफ्तारसँगै आज मेरो बाबु सुशान पनि चार वर्ष पुगिसक्यो कहिलेकाहीँ जिन्दगी शान्त तलाउ बन्छ र मनभित्रका भावनाहरू कोमलको फुल जस्तै फक्रन थाल्छन् भने कहिलेकाहीँ त्यही जिन्दगी नदी बनेर चट्टानहरूसँग ठोक्किँदै बग्न बाध्य हुन्छ त्यस्तै गाउँ सहर हुँदै अन्तत देशै छोडेर अनन्त उद्गम सागरमा मिल्न पुग्दछ जिन्दगी बन्ने बनाउने भत्कने र पुनर्निर्माण कार्यमा जुट्ने यी जिन्दगीका प्रक्रियाहरू आफैभित्र उजाड बगर बनेर बस्दछन् आखिर आखिर यही त रहेछ जिन्दगीको रित श्रोताहरू यसरी जिन्दगी रूपी रथलाई अगाडि बढाउने क्रममा घरको आर्थिक विपन्नता अनि छोराको भविष्य त्यस्तै एउटा बेग्लै संसारको निर्माण गर्ने मेरा सपना सबै अपुरो नै रहिरह्यो देशमा बढ्दै गइरहेको राजनैतिक अस्थिरता आकासिँदै गइरहेको महँगी सहरको बसाइ अनि चुलिँदै गइरहेका इच्छा आकाङ्क्षाहरू र यी यावत कुरा सहजै परिपूर्ति गर्नका लागि चाहिने आधारभूत सरसामग्रीहरू यस्तै यस्तै सोचमा डुब्दै आफूले पनि केही कमाउन सके सुमनलाई सजिलो हुने थियो र सुन्दर संसार निर्माण गर्ने मेरो सपना पनि पुरा हुने ठान्दै केही काम गर्ने विचार गरे विचार त मनमा उब्जिए तर देशको विकराल स्थितिमा रोजगारीको भिडमा स्वदेशमा के काम पाउन सक्थेँ र मैले जसले मेरो सपनालाई विपनामा बदलोस् तर ममा यस्तो भूत चढिसकेको थियो कि मैले केही कमाएर मेरो सुमनलाई साथ दिन सके मात्र सुन्दर सपनाको संसार बनाउन सफल हुनेछु स्वदेशमा सोचे अनुरूपको काम नपाउने सम्झी विदेशी नै विचार पनि मनमा आउन थाल्यो मायाको सागरमा दौडिँदै गर्दा एक्कासी बिछोडिने प्रसङ्ग आउँदा खल्लो लागे पनि आखिर आशाका किरणहरू प्रशस्त उदाउन थाले राम्रो कमाई र सुरक्षित रोजगारीको खोजी गर्न थाले यसै क्रममा सोचे अनुरूपको सम्पन्न शक्तिशाली र सुरक्षित मुलुक इजरायल आउने अवसर जुटाउँदै इजरायल आउने सोच बनाएँ एक दिन एक दिन मैले यस बारेमा सुमनसँग पनि सल्लाह गरे सुमनले मेरो कुरा सहर्ष अस्वीकार गरे तर जन्मदादेखि नै विदेशिनु पर्ने नियति बोकेर आएका हामी नेपालीहरूमा पुरुष मात्र नभई हजारौँ दिदीबहिनीहरू पनि सुरक्षित साथ कार्यरत रहेको इजरायलमा काम गरिरहेका अनेकन उदाहरण मेरो जिद्दी र अनुरोधका सामु सुमनले मलाई इजरायल आउने अनुमति दिन बाध्य भए म इजरायल जाने भने पश्चात सुमनको अनुहारको खुसी हराउन थाल्यो चुनेली रातको त्यो टह टह जुन अब काल बदलिन थाल्यो उनी उदास देखिन्थे त्यसै क्रममा एक दिन उनी एकान्तमा टोलाइरहेको बेलामा मैले उनलाई भनेकी थिएँ सुमन म मस्तिष्कभरि परिवारको जिम्मेवारी मुटुभरि तिम्रो र सुशानको माया अनि सबै आफन्तको आशीर्वाद लिएर जाँदैछु आखिर म चाँडै फर्किनेछु यसरी छाडेर गई भनेर मलाई कहिले पापी नबन्नु है र कामको व्यस्तताले फोन गर्न पाइनँ भने चिठी लेख्न पाइनँ भने सरूले बिर्सेर गई कहिल्यै पनि नभन्नु है छाडी गए भने पनि पापी रहेछ कहिले नभन्नु लेखिन छु चिठी भने बिर्सिएछ कहिले नभन्नु हो मलाई पापी रहेछ कहिले नभन्नु त थियो बतासैले झार्यो भनिदिनु अस्ताएको तारा थियो बदलुमै बग्यो भन् यसरी केही दिनमा म इजरायल हिँडेँ जब म इजरायल आइपुगेँ र आइपुगेको जानकारी गराउन सुमनलाई फोन गरेँ त्यो बेला उनी असाध्यै रोए उनी रोएको सुनि मेरो पनि मुटु भक्कानिएर आयो सम्हाल्न नसकी म पनि खुबै रोएकी थिएँ सुमनले मलाई कति माया गर्दथ्यो त्यो मलाई थाहा छ सिर्फ मलाई थाहा छ जसले अग्निलाई साँच्ची राखेर सात फेरा घुमे मेरो सिउँदोमा सिन्दुर भरेको थियो आखिर उसलाई मेरो माया र चिन्ता त हुने नै थियो नि विदेश त आए तर यहाँ आफ्नो लोग्ने थिएन न आफन्त नै यता हेऱ्यो उता हेऱ्यो सबै नौलो बोल्न खोज्यो टटाटिटी के बोल्छन् के बोल्छन् केही बुझ्दिनथे काम पनि धेरै पटक फेर्नु पर्यो इजरायलको काम सबैलाई थाहा नै छ बुझिलो धेरै खट्नुपर्ने र त्यसमा पनि दिमागी सन्तुलन ठिक नभएका बुढाबुढी हेर्नुपर्ने बाध्यता आफू नयाँ नयाँ भएकोले कामले भन्दा सुमन छोरा र सुशान आफन्तको याद धेरै सताउने गर्थ्यो कामको थकानले आफू जति नै थकित भए तापनि सधैँ ईश्वरसँग उनीहरूकै खुसी सुख र दीर्घायुको कामना गर्थे यसरी मेरो दिनचर्याहरू बितिरहेका थिए यहाँ आएको केही समयपछि मेरो ससुरा बुबाको देहावसान भयो त्यसको केही समय पश्चात मलाई जन्म दिने आमाको पनि मृत्यु भयो ममाथि पालै पालो चोटमाथि चोट थुप्रिरहेका थिए तर पनि कामको जिम्मेवारीसँग यी सबै सहनामा विवश थिएँ शारीरिक पीडाभन्दा मानसिक पीडा धेरै नै गाह्रो हुँदो रहेछ शारीरिक पीडा निश्चित अवधिसम्म दुखे तापनि मानसिक पीडाले भने सधैँ नै घोचिरहँदो रहेछ यसरी एक्लै बस्दा चोटहरू सहन गाह्रो हुने पनि त सत्य नै हो त्यसैले सुमनले मलाई बेला बेलामा नेपाल आऊ भन्थे साँच्चै नै मैले आफू नितान्त एक्लो महसुस गरिरहन्थेँ मलाई सुमनको यादले सताइरहन्थ्यो धेरैजसो इन्टरनेटमा फोनमा कुरा हुने गर्थ्यो यसरी नै मैले आफ्नो एकान्तपनलाई केही हदसम्म मेटाउने असफल प्रयास गरि नै रहन्थेँ सिलसिलामा सुमन सधैँ मोटरसाइकलमा हिँड्ने भएकाले म डराइ नै रहन्थेँ यतिसम्म कि यद्यपि म इजरायलमा रहे पनि उनी अफिसबाट घर फर्किसकेपछि दुई पटकसम्म मेरो मोबाइलमा मिस कल गरे भने मात्र मलाई यहाँ ढुक्क हुन्थ्यो छिपछिपाउने पानीमा छटपटिएकी माछी जस्तै गहिरो तलाउको खोजीमा अनेकन चोटहरूसँग सङ्घर्ष गर्दै भित्रभित्र जलिरहे पनि बाहिरी रूपमा आरामताको गीत गाउनमा बिहोस हुन्थे मेरो घर फर्किने दिन पनि नजिकिँदै थियो उनको पोल्टामा पोख्न भनी धेरै खुसीहरू साँचेकी थिएँ लामो अन्तरालपछि मेरो सुमनसँग भेट हुँदै थियो म अतीतलाई वर्तमानमा परिवर्तन गर्न जाँदै थिएँ माया प्रेमले कसिएका बाचाहरू पुरा गर्न जाँदै थिए र खुल्ला आकाशमुनि भरि कसिएर उनीसँग कुरा गर्न मलाई हतार भइसकेको थियो मातृवात्सल्यले अतृप्त सन्तानलाई आमाको ममताले रुझाउन जाँदै थिए नेपाल जाने जति दिनहरू नजिकिँदै थिए त्यति मनमा उमङ्गहरू मौलाइरहेका थिए पर्खनु पर्दाको समय एक दिनको पनि एक वर्ष चाहिँ लाग्थ्यो मलाई यहाँ नेपाल जानलाई केवल बिस दिन मात्र बाँकी थियो सुमनसँग निरन्तर इन्टरनेट र फोनमा सम्पर्क भइ नै रहन्थ्यो सुमन पनि अति खुसी थिए र नहन पनि कसरी आफ्नो प्यारिसहरू घरमा आउँदैछ त्यो पनि तिन वर्षपछि केही वर्षको बिछोडको घाउमा मलमपट्टि बाँधेर जाँदै थिएँ म उनको अधुरो गीतमा सङ्गीत बनेर जाँदै थिएँ म उनको हृदयको छङ्कार बनेर जाँदै थिएँ म संसार मेरो जिन्दगी हौ तिमी संसार मेरो जिन्दगी हौ तिमी यसरी हामी एक अर्काको पुनर्मिलन हुने दिनको प्रतीक्षामा लिप्त थियौँ समय निरन्तर अगाडि बढिरहेको थियो एक दिनको कुरा हो सधैँ जस्तो सुमन घर फर्केपछि मलाई मिस कल आएन इजरायलको चार बजी सकियो तर मिस कल आएन पाँच बज्यो आएन छ बज्यो आएन र सात बजी सत्ता पनि उसको मिस कल नआएपछि मन उक्कुस मुकुस भएर आयो अनेकन उल्टा सुल्टा कुराहरू मनमा खेल्न थाले मेरो मन डराइरहेको थियो यत्तिकैमा सात बजेपछि मैले आफै मिस कल गरेँ तर त्यसको पनि प्रतिक्रिया केही आएन पटक पटकको प्रयासपछि पनि मेरो उनीसँग सम्पर्क हुन सकेन म आत्तिन थालेँ हातखुट्टा गलेर आयो खाना केही मन लागेन मात्र सुमनको फोन पर्खिरहेँ बस पर्खिरहेँ हो हो मलाई मुटुभन्दा पनि प्यारो गरी माया नै मायाको फुलबारीमा सजाएर राख्ने चाहना उसको पोखरा र सँगै घुम्न जाने भगवान्सँग हाम्रो साथ कहिले नछुटोस् भनेर आशीर्वाद माग्ने सुमनका सपनाहरू अनि तिन तिन वर्षसम्म साँचेर राखेका हाम्रा सारा रहर इच्छा अनि मनभरिका बोझहरूलाई एक अर्काको सामिप्यतामा बसेर छताछुल्ल हुने गरी पोख्ने सारा आकाङ्क्षाहरू सबै कुरा माटोमा मिलिसकेको रहेछ जुन दिन मैले उनको मिस कल पाइनँ आफ्नो कामबाट घर फर्कँदा विपरीत दिशाबाट आएको बसले सुमनको मोटरसाइकललाई ठक्कर दिँदा उनले त्यही ठाउँमा नै उनकी प्यारी जीवन सङ्गिनी सरूलाई कहिल्यै नभेट्ने गरी आँखा छिम्लिसकेका रहेछन् मोटरसाइकलमा सवार गरिरहेका सुमनका आफन्त पनि उपचारको क्रममा अस्पतालमै बितिसक्नु उडायो सपना सबै हुरीले उडायो सपना सबै हुरीले सपना सबई हुरी ले सपना सबई हुरी ले उड़ायो सपना सबई हुरी ले खो माया को कस्तो अठोट थियो निश्चल आँखामा चोखो माया को कस्तो अठोट थियो हिमाल जस्तो अचल रहने हाम्रो प्रीति थियो माया प्रीतिको माया को ना टुट्ने डोरी कसले काट्यो छुरीले सपना सब सुमन सुमन तिमी त मलाई छोडेर गइसकेका रहेछौ मात्र तिम्रो सुगन्धयुक्त शरीरमा कुनै दुर्गन्ध नमिसियोस् भनेर तिमीलाई आइस बक्समा राखिएको रहेछ जति बेला अनेक गर्दा पनि तिमीले मेरो मिस कलको जवाब फर्काएनौ तिम्रो मोबाइल अघि नै पुलिसको हातबाट अङ्कलको हातमा परिसकेको रहेछ र कतै मैले दुर्घटनाको बारेमा थाहा पाएँ कि भनेर शङ्का पनि गर्नुभएछ घटनाबारे थाहा पाएर मैले फोन गरेँ जस्तो लागेछ उहाँहरूलाई तर तर कसलाई के थाहा र सुमन र म बिचमा मिस कलको महत्त्व कति थियो भनेर तर सुमन सुमन मलाई ठाटियो, हो मलाई झुट बोलियो हुन त सायद नडाँटिएको भए म तिमीसम्म आउन सक्दिनँ थिएँ होला मेरो प्यारो सुमन तिमीलाई तिम्रो प्यारी स्वरूपको मायालु स्पर्श मिल्न थिएन होला मलाई स्वयं आमाले फोन गरेर सुमन खुट्टा बाँचिएर हस्पिटलमा छ खुट्टामा ठुलो समस्या देखिएकोले तिमी जति सक्दो आज भोलि नै छुट्टी मिलाएर आऊ तिमीसँग ऊ बोल्न पनि डराएको छ गाली गर्छौ कि भनेर भन्नुभयो त्यति बेलासम्म मलाई सुमनको खुट्टाको मात्र डर थियो तर यता मेरो घर मालिकलाई मेरो श्रीमानको मृत्यु भइसकेको छ भनेर खबर गरिसकिएको रहेछ छिट्टै नै नेपाल जानुपर्छ भनेर मेरो टिकटको पनि समय अगाडि सारिएको रहेछ त्यो पनि बडो कष्टका साथ अपार्टमेन्टका दाईहरूले मिलाइदिनु भएको रहेछ घटना शुक्रबारको थियो तर मैले आइतबारको मात्र टिकट पाएँ र सोमबार नै काठमाडौँ पुगेँ मेरो काका ससुरा मलाई लिन एयरपोर्ट आउनुभएको रहेछ हामी बुधबार नै धरान पुग्यौँ घर वरिपरिको रुझिलो वातावरण देख्दा कता कता मलाई शङ्का डरले बाँध्दै थियो छोरा सुशानको रुवावट अनि आमाको मलिन बोली र दुःख मिश्रित हेराइबाट मलाई हस्पिटल जान हतार भएको थियो कति बेला सुमनलाई भेटी अस्पतालको बेडमै भए पनि अँगालोमा कसेर घुर्की देखाउँदै रहँ भनेर उनीसँग सारा दुःख बिसाउन आतुर थिए सोचेकी थिएँ कि अस्पतालको बेडमा उनी भए पनि मिलनका लागि तडपिरहेका मेरा यो छोरोले उनको प्यारा अङ्गहरूलाई चुम्नेछु मेरो यो पागलपनदेखि उनी मलाई प्रेमले सम्झाउनेछन् र मलाई फकाउनेछन् मलाई छलिँदै थियो घरमै अल्मलाइँदै थियो तर मेरो जिद्दीको अघि उहाँहरूको जोड नचलेपछि म अरूको साथमा अस्पताल पुगेँ तर तर त्यहाँ वास्तविकता अर्कै रहेछ न त मैले उनलाई आफूले चाहे जसरी माया गर्न नै पाएँ न त उनले मेरो खुर्कीलाई प्रेमपूर्वक फकाउन नै सके जब मैले उनलाई देखेँ एक वचन एक वचन सुमन पनि भन्न नसकी म बेहोस भएर लडेछु धेरै बेरपछि होसमा आउँदा मेरो वरिपरि अरू पनि रोइरहेका थिए मलाई सम्झाउने प्रयास गरिरहेका थिए तर म छाती पिटी पिटी रोएको रुवाईसँग त्यहाँ मौनता छाएको थियो न त मेरो रुवाईमा मेरो सुमन बिउजन नै सक्थ्यो न त कुनै दैवी चमत्कारले बाटो खोसेको सुमनलाई फिर्ता गर्नले आखिर आखिर उनी त सदाका लागि उनको मायाको छिन उनको प्रेमको नासो मलाई सुम्पेर गइसकेका थिए जसले मलाई अग्नि साक्षी राखेर रा साथ फेरा लगाए योगदेखि योगसम्म सँगै जिउने अनि सँगै मर्ने कसम खाएको थियो त्यसको ठिक सात वर्षपछि ठिक सात वर्षपछि उनको चितामाथि मैले आगो सल्काउनु पर्यो यी यी मेरा यिनै औलाहरू हुन् उनले प्रेमपूर्वक चुमेका अनि अनि यिनै हातहरू हुन् कसिलो अँगालोमा मैले अघिल्तिरबाट उनलाई बेरी न्यानो मायाको तरङ्गमा छोडेका आज आज यिनै हातले उनको त्यो सुकोमल शरीरमा दागबत्ती दिनु पर्यो म कति पापी म त्यति मिठो आलिङ्गनमा बाँध्ने मेरो सुमनलाई आगोको कुनै परवाह नगरी जलाए आखिर यही त रहेछ जिन्दगीको रित जब मैले सुमनलाई उनको मृत शरीर चितामाथि सुतेको बेला आफ्नो हातले बुत्ती दिए आफ्नो हातले उनको शरीर जलाए त्यो बेला म पति म पागल जस्तै भएकी थिएँ मैले केही पनि सोच्न सकिरहेकी थिइनँ मुरुइरहेकी थिएँ कराइरहेकी थिएँ उनको शरीरसँगै भविष्यका सारा सपनाहरू जलिरहेका थिए विदेशमा काम गरेर कमाएको धनले एउटा सुन्दर संसारको निर्माण गर्ने मेरा अतृप्त सपनाहरू सुमनको चिताबाट निस्किएको आगोको लपकाहरूसँगै माथि माथि आकाशमा उडिरहेका थिए अनि दुई आत्मालाई एक बनाएर लामो जिन्दगीसँगै काट्ने मेरा योजनाहरू सुमनको शरीरसँगै अस्तुमा परिणत भइसकेका थिए यसरी मेरो सुमन सदा सदाका लागि केवल उसका अतीतहरू मलाई सुम्पदै टाढा धेरै टाढा भएर गए उनीसँगका मेरा स्वर्णिम पलहरू सम्झिँदा अहिले पनि आँखाबाट आँसुको भेल बगिरहन्छ हो बगिरहन्छ छर छिमेकीहरू साथीभाइबाट कैयौँ पटक फोनमा गफए सबैले मेरो चोट पीडामाथि अनि मुटुमा कहिले नमेटिने गरी बसेको घाउमाथि मलमपट्टि लगाउने कोसिस गरे सबैबाट सान्त्वनाका शब्दहरू अनवरत पोखि नै रहे तर ईश्वरले दिएको चोट न त मानिसको सहानुभूतिले मेट्न सक्थ्यो न त कम गराउन नै मेरो जस्तो अरूको संसार हेरेर पीडा कम गराउन खोज्थे हाँस्न खोज्थे तर सक्दिन थिए उनको मायाको खेल मेरो मुटुमा यसरी गाडिसकेको छ कि जुन मेरो जिन्दगीको अन्तिम पलसम्म पनि रहिरहनेछ आँखाबाट छुटेका बलिन्द्र आँसुका भेलहरूले आफू बग्ने किनार बनाएको छ मेरो हरेक खुसीमाथि कालो बादल लागेको छ कल्पनाका महलहरू उजाडिएका छन् आशाका दीपहरू निभिसकेका छन् थाहा छैन थाहा छैन बिना लक्ष्यको गन्तव्यहीन यात्री झैँ माझी बिनाको डुङ्गा किनाराको खोजीमा समुद्रमा एक्लै घुमिरहेको छ कुन तटमा कहिले गएर ठोक्किने हो या समुद्र माझमा नै पल्टिने हो कुनै टुङ्गो छैन कुनै टुङ्गो छैन आखिर जे नहुनु थियो भइ त सक्यो छोरा सुशानको उज्जवल भविष्यको लागि र आफ्नै पनि बाँकी जिन्दगीको लागि सुमनका सारा जिम्मेवारीहरूलाई आफ्नै काँधमा हाले परम्परा अनुरूपको काजक्रिया सकी उजाडिएको सिउँदोली म पुनः इजरायल फर्केर आएँ छोरा सुशानलाई होस्टल राखिदिएकी छु कहिलेकाहीँ इन्टरनेटमा कुरा गर्छु बाबाको मृत्यु आमा र आफन्तको साथबाट समेत टाढा भई होस्टल बस्दा सहनु परेको पीडा उसको बाल मस्तिष्कमा पुगेको ठेसलाई उसले अनलाइनमा रहँदा एकै स्वरमा भन्छ मामु मामु बाबाले छाडेर नजानु भएको भए मैले घर छोडेर होस्टल बस्नुपर्ने थिएन अघि मलाई सबै कुरा बाबाले सिकाइहाल्नुहुन्थ्यो नि है मामु उसका यी मधुर जिज्ञासाहरू सुन्दा मुटु भक्कानिएर आउँछ सहन गाह्रो हुन्छ दुनियाँका सवालको जवाब दिँदै आइरहेकी म त्यो सानो निर्दोष बाबुका प्रश्नलाई दिने मसँग केही जवाब छैन जसरी मेरो सुमनले मलाई विधवाको अपमान दिएर गयो उसै गरी यो सानो छोरालाई टुहुरो बनायो तर पनि म आँसु पिउँदै मलाई जिन्दगीभर फुल्न नसक्ने चोट दिने सुमनलाई सम्झिरहन्छु उनैसँग बितायतका अतीतका यादहरूलाई छातीभरि लुकामारी गराउँदै यो प्रदेशमा बाँचिरहेकी छु श्रोता साथीहरू पैसाको पछि लाग्दा आज मैले मेरो सुन्दर संसार गुमाइसकेकी छु तर पनि देशको बिग्रदो अवस्था छोरोको उज्जवल भविष्य र भोलि गएर छोरालाई देश हाँक्न सक्ने सपुत बनाउने आशामा रात म यो प्रदेशमा र खियाइरहेकी छु बस खियाइरहेकी छु कहानी बनेला केही त्यस्तै बरसा बिना को बादल जस्ते हो मेरो जिंदगी बरसा बिना को बादल सरिता खड्काजीको वियोगान्त यो घटनाले म आफै भाविबहल बन्न पुगेछु कथा वाचन गर्दा अनायसै नयन्त्र साय कथा अनुसार कुनै एक्टिङ नै गर्न परेन यानि कि कथाले मलाई आफै त्यो मोडमा परिवर्तन गरायो जहाँ मैले आफूलाई बसमा राख्न नै सकिनँ तर के गर्ने हुने कुरा भइ नै छाड्छ जो हाम्रो नियन्त्रणभन्दा बाहिर हुन्छ यस्तो परिस्थिति कहिले कुनै नारीमा नआओस् भन्दै साथी सरिताजीको बाँकी जीवनको कामना गर्दै नेपाल इजरायल डट नेटको सातौँ श्रृङ्खला अन्तर्गतको गीती कथा प्रेम वियोग यहाँहरूमा पस्केका थियौँ आजको हाम्रो यो कार्यक्रम यहाँहरूलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया तल राखिएको प्रतिक्रिया बक्स मार्फत जाहेर गर्न नबिर्सनुहोला साथै यहाँहरूका सल्लाह सुझावहरूको आधारमा हामीले यो कार्यक्रमको गुणस्तरीयता बढाउने नै छौँ यहाँहरू पनि यदि आफ्नो जीवनमा घटेको घटनाक्रमलाई गीत सङ्गीतको भाषामा प्रसारण गर्न चाहनुहुन्छ भने हाम्रा सम्पर्क इमेल ठेगाना Nepal Israel at the rate Yahoo dot com अथवा info at the rate Nepal Israel dot नेटमा पठाउन सक्नुहुनेछ हवस् सम्पूर्ण श्रोता साथीहरू आजको कार्यक्रमबाट म लगायत हाम्रो सम्पूर्ण युनिटलाई बिदा दिनुहोस् नमस्कार कुछ लहर बिना को बादल जस्ते हो मेरो